खोजिरहेछु साथ तिम्रो न्यानो अङ्गालोको खोजिरहेछु हात तिम्रो सुनी परीको देऊ तिमी त्यो साथ मलाई देऊ तिमी त्यो हात कुरी बस बस्छु सधैँ एका छातीमा मेरो मुटु छ र मुटुमा तिम्रै नाम छ देखेछु साथ तिम्रो न्यानो सधैँ एकान्तमा तिमीलाई केवल तिमीलाई